Thank you. नमस्कार अनि हार्दिक स्वागत छ तपाईँलाई कार्यक्रम जस्ट फर इन्जोयमा कार्यक्रम जस्ट फर इन्जोय लिएर उपस्थित भइसकेको छु प्राविधिक कसैबाट भने मलाई साथ मिलिरहेको छ विष्णु र म चाहिँ तपाईँको आफ्नै साथी दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैको लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि प्रोग्राम जस्ट फर इन्जोयलाई सुन्न सक्नुहुनेछ हामी हरेक दिन उपस्थित हुने गर्दछौँ द एघार बजीको अर्पण खबरपछि करिब करिब बाह्र बजीसम्म उपस्थित हुने गर्दछौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजमा र जस्ट फर इन्जोयमा आज पनि हामीले एउटा टपिक्स लिएर आएका छौँ र त्यो टपिक्समा तपाईँसँग कुराकानी गर्ने गर्छ गर्छौँ र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ र म तपाईँलाई एउटा टपिक सोच्छु तपाईँले आफ्नो भ्यू राख्न सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा एउटा मिठो साङ्गीतिक आवाज सुन्छौँ र यो साङ्गीतिक आवाजपछि फेरि उपस्थित हुने नै छौँ गोरी सुन गोरी सुन कहाँ तिमी आउने आशामा भन म कसरी बाँचु रे ओ भन म कसरी बाँचु रे about आशामा भन म कसरी बाँचु रे भन म कसरी बाँचु रे कसरी ओ रे ओम भानामा कसरी बाँचु यो मिठो साङ्गीतिक आवाजपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर इन्जोयमा प्रोग्राम जस्ट फर इन्जोयमा हामी रहिरहेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर प्रोग्राममा आउन सक्नुहुनेछ हामी एउटा टपिक सोध्नेछौँ र त्यो टपिक्समा आफ्नो भ्यू राख्न सक्नुहुनेछ आफ्नो विचारहरू राख्न सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर र म थोरै एउटा कुरालाई वाचन गर्न चाहन्छु सुबिन भट्टराईले लेखेको छ आजको साप्ताहिकमा लेखेको छ थोरै तपाईँहरूलाई सुनाउन चाहन्छु न भिसा दिने हुन् न त टिकट काटिदिने हुन् त न त तैँले हाम्रो टिमलाई सपोर्ट गरिदिइस् धन्यवाद भन्ने तै पनि कसैले पनि भन्दैन तैपनि नेपालमा ठुलो विश्वकपको रौनक चढिरहेको छ सबैले मजा लिइराखेको छ होटेलवाला पनि कति रमाइराखेका छन् बियरहरू कति बिकिराखेका छन् कति रातिसम्म पनि बियर लिन आइरहने दिउँसोभन्दा राति होटेल खोल्दा कति सामान बिक्ने भनेर होटेलवाला पनि कति रमाइरहेका छन् यो विश्वकप त चार वर्षमा हुनुभन्दा बरु वर्षै पछि भए हामी पनि कति धनी हुन्थ्यो भनेर होटेलवाला पनि रमाइराखेका छन् सबैले आफआफ्नो मनपर्ने देशका जर्सी लाएर हिँडेका छन् र आफआफ्नो मनपर्ने खेलाडी फेसबुकमा फोटोहरू पनि राखेका छन् सबैले आफआफ्नो मनपर्ने खेलाडीहरूको फोटो राखेर लाइक कमेन्ट पनि गरेका छन् विश्वकपले नेपालमा मात्रै होइन अन्य देशमा पनि थुप्रै रौनक बढाएको छ र आफूलाई मनपर्ने देशको मात्रै जर्सी लाएर हिँड्ने थालेका छन् आफूलाई मनपर्ने सपोर्ट गरेर अनि आफूले मन नपरेको देश र आफूले जितेको देशलाई अर्काको हारेको देशलाई चाहिँ खिस्सी गर्दै उडाइराखेका छन् नेपालीहरू कति मजा लिइराखेका छन् यो विश्वकप यो विश्वकपले गर्दा नेपालमा छुट्टै महोत्सव नै आएको छ भन्नुपर्छ एउटा ठुलै मेला लागेको छ भन्नुपर्छ र जस्ट विश्वकपमा ब्राजिल अर्जेन्टिना अर्जेन्टिना जर्मनी जस्ता देशहरूको मात्रै जर्सी लाएर हिँडेको देखिन्छ बाटोहरूमा तर जापान कोस्टेरिका जस्ता सानसाना देशहरूको चाहिँ जर्सी कतै पनि देखिँदैन फ्यानहरू कसैले पनि उनीहरूलाई गन्दैन र जस ठुल्ठुला देशलाई मात्र सपोर्ट गरिराखेका छन् ठुल्ठुला देशको मात्र फेसबुकमा अपलोड गरिराखेका छन् यस्ता लेखेका छन् सुबिन भट्टराईले आजको साप्ताहिकमा पढ्न नबोल्नुहोला र यदि तपाईँ पनि प्रोग्राममा आउन चाहनुहुन्छ भने शून्य छपन्न पाँच शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ हामी कार्यक्रममा जस्ट थोरै भए पनि रमाइलो गर्नेछौँ यदि तपाईँ आफ्ना आफन्त इष्टमित्रलाई सम्झिन चाहनुहुन्छ भने पनि कार्यक्रममा उपस्थित जनाउन सक्नुहुनेछ तपाईँसँग गजल कविता मुक्त के छ तपाईँ हामीलाई सुनाउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ अब पनि कार्यक्रममा एउटा मिठो साङ्गीतिक आवाज सुन्छौँ यो साङ्गीतिक आवाजपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा र प्रोग्राम जसफर इन्जोयसँगै रहनुहोला क्षण तिम्रै यादले तडपाउँछ मन संसारलाई हो रेडियो अर्पण एक सय सात थप्लो पाँच मेगा हर्ज यति राम्रो घर होइन यो ठुला वर्षेनी घरको तल्ला थपेको थपे थपेको थपे थपेको थपे के गरेर लक्ष्मी भित्र छ घरमा यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छा छोरालाई अञ्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु अनि लक्ष्मी भित्रिँदैन त घरमा वैदेशिक रोजगारका लागि दुबई कतार मलेसिया साउदी अरब लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ सम्पर्क अञ्जुलीमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन मोबाइल अन्ठानब्बे र अन्ठानब्बे चार सय प्रसुति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी यस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा Ratnanagar medicine centre main road टाँडीमा प्रत्येक शनिबार बिहान दस बजे वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ त्यसैले तल्लो पेट दुख्ने पिसाब पोल्ने महिनावारी हुँदा अत्याधिक रक्तस्राव हुने महिनावारी अनियमितता तथा गडबडी सेतो पानी बग्ने पाठेघरको मुखमा घाउ भएको बाँझोपन आङ खस्ने अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छप्पन्न पाँच साठी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009 2010 Bike of the Year Award प्राप्त अपासी RTR 160cc साथमा स्टार सिटी 110cc र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ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 हुन्छ है है मानिस के मातिएपछि चाहिँ किन अलिकति छाडा हुन्छ किन तपाईँलाई के लाग्छ त्यो मानिसहरू चाहिँ यस्तो रक्सीहरू केही खाएपछि चाहिँ अलिकति मातिएपछि चाहिँ अलिकति ओभर हुन्छ किन के तपाईँलाई के लाग्छ त्योमा आफ्नो भ्यू चाहिँ के लाग्छ नसाको कारणले गर्दा त्यसले थाहा अलिकति मान्छेले थाहा हुँदैन नि त के भइरहेको हुन्छ भनेर त्यो रक्सी खाएपछि त्यो नसाको चालमा जे पनि गरिदिन्छ मान्छे मार्नु पऱ्यो पनि डुल्नु पऱ्यो पनि अगाडि बढ्छ कि जस्तो लाग्छ मलाई चाहिँ तपाईँको विचारको लागि धेरै धेरै धन्यवाद कार्यक्रममा हुनुहुन्छ आज कहाँ कसलाई सम्झिने फर्स्ट अफ अल हजुरको लागि धन्यवाद टेक्निसियन विष्णु दाजुको लागि हजुर अनि त्यसपछि मलाई भूमिका तामाङ भन्ने एटिट्युड साथीहरू र यतिखेर अर्पण एफएम मार्फत लागि भन्न चाहन्छु हुन्छ भूमिकाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरू पनि उपस्थित जनाउँदै होला माया नमार्नु होला अहिले भने छुटिन्छौँ नमस्कार नमस्ते यति बेला म कानपुर काँकाडेबाट भूमिका तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ तपाईँसँगै कुराकानी गर्दा गर्दै अनि तपाईँकै सम्झनाहरू लिँदा लिँदै हामीले आज एउटा प्रश्न सोधि सोधिएको थियो माथिपछि मानिस किन अलिकति छाडा हुन्छ भन्ने प्रश्न राखेका थियो तपाईँहरूको विचार पनि सुन्यौँ हामीले मेरो विचार राख्दै कार्यक्रमबाट विदा माग्नु पर्ने हुन्छ यति जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच हज र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि प्रोग्राम जसप्र इन्जोगी या विश्वहरूलाई सुनिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद र यति जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र विष्णुलाई पनि विशेष धन्यवाद भन्दै मातिएपछि मानिस किन छाडा हुन्छ मेरो विचार छोड्दै कार्यक्रमबाट म दिवस मगर पनि बिदा हुन्छु होसमा भएका बेला जुन कुरा गर्न अलिकति गाह्रो हुन्छ मानिस अलिकति होस नभएको बेला गर्न अलिकति सजिलो हुन्छ भनेर पनि मानिसहरू अलिकति छाडा हुन्छन् र खाएपछि अलिकति आफ्नो ठाउँमा पनि अलिकति त्यो अनि नसालाई अलिकति छुट्टै बनाएको जस्तो लागेर मानिसहरू छाडा हुन्छ जस्तो लाग्छ र भूमिकाजीले पनि आफ्नो विचार राख्नुभयो र फोन गर्ने फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै आजको कार्यक्रममा म दिवस मगर पनि बिदा हुन्छु नमस्कार एक सय चार थोप्लो पाँच मेगा हाल्ट